नमस्कार अनि धेरै धेरै माया सङ्गीत अनि सम्झनाको साथमा आउने कार्यक्रम अनुरोध सङ्गीतको पर्खाइमा बसिरहनुभएका तपाईँ सम्पूर्ण साथीलाई हार्दिक हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ अहिले रेडियो फेरि एफएम एक सय थप्लो आठ र internet online W W W dot radio फेरि डट कमको प्रस्तुति कार्यक्रम अनुरोध सङ्गीत अनुरोध सङ्गीतको साथमा आएका छौँ प्राविधिक साथी खेमानन्द शर्मा अनि म सृजन हजुर आज पनि दिउँसो तिन बजेको थाहा समाचारपछि उपस्थित भएका छौँ र निरन्तर चार बजीसम्म तपाईँकै साथमा रहनेछौँ कार्यक्रम अनुरोध सङ्गीत मार्फत तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ अथवा गीत मार्फत आफ्नो साथी साथीसँगै आफन्तजन प्रियजनलाई सम्झिन चाहनुहुन्छ भने तपाईँलाई एसएमएस गर्नुहोला अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइसमा एसएमएस गर्ने तरिका मोबाइलको एसएमएस बक्समा जानुहोला आफ्नो नाम ठेगाना कुनै गीत सुन्न चाहनु भएको छ भने त्यो गीतको बोल लेखेर आफूले सम्झिन दिन चाहेका आफन्तजनको नाम लेखेर एसएमएस सेन्ड गर्नुहोला हजुर तपाईँ नेपालमा रहनुभएको साथीहरूले मोबाइलमा एसएमएस गर्नुहोला अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइस यो नम्बर मैले फेरि पनि दोहोऱ्याएँ तपाईँको लागि र प्रदेशमा तपाईँले यति बेला हामीलाई अनलाइनमा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ जसको लागि तपाईँ चाहिँ फेसबुक प्रयोग गर्नुहुन्छ भने इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने फेसबुक प्रयोग गर्नुहुन्छ भने रेडियो सानैभरिको लाइक पेज छ Facebook dot com slash radio Sanobheri Rukum लेखेको जुन लाइक पेज छ त्यसमा हामी हरेक दिन एउटा एउटा स्ट्याटस राख्ने गर्छौँ कार्यक्रमको लागि र त्यसै स्ट्याटस छ त्यही स्ट्याटसको कमेन्ट बक्समा गएर आफ्नो सन्देश लेखिदिनु होला त्यसपछि तपाईँको सन्देश हामी तपाईँको घर परिवार आफन्ती जनसम्म पुर्याउने कोसिस गर्नेछौँ हजुर धेरैभन्दा धेरै एसएमएसहरू प्राप्त भएका छन् मोबाइलमा र फेसबुकमा पालै पालो आवाज दिँदै जानेछु ती एसएमएसहरूमा तपाईँ पनि एसएमएस गर्नुहोला तपाईँ जहाँ हुनुहुन्छ त्यही ठाउँबाट नेपालको साथी मोबाइलमा अन्ठानब्बे छ छयासी शून्य नौ चार तेइसमा भने प्रदेशमा रहनुभएको साथीहरूले फेसबुकमा एसएमएस गर्न सक्नुहुनेछ आफ्नो सन्देश छोड्न सक्नुहुनेछ म लाग्दैछु कार्यक्रममा तपाईँहरूका एसएमएसहरूतर्फ नै पहिलो एसएमएस म यति बेला उठाउँदैछु सल्यानको ढकाडामदेखि सुजाता मल्लको एसएमएस आएको छ उहाँले सम्पूर्ण साथी सङ्घीय आफन्तजन सबैलाई जन्मिनु भएको छ भने दिल्ली विवास बस्नेत हुनुहुन्छ श्रीकोट तिन रिमाल गाउँ सल्यानबाट एसएमएस गर्नुभएको छ त्रिसना पुन हो भने लेख्नु भएको छ झाप्रा जाजरकोटदेखि मेरो साथी कृष्ण सृजना लगायत मेरा साथीहरूलाई सबैलाई सम्झेको छु भन्नुहुन्छ अर्को साथीको एसएमएस पनि म यति बेला उठाउँदैछु कार्यक्रमको व्यवसायमा सुशीला ओली हो सिमली आठ मगर राङ्जाबाट भन्नुहुन्छ सुशीलाजीले धन्यवाद सुशीला एसएमएसको लागि त्यस्तै असफल ग्रीष्मा जिएम हो तलाबाङ आटे रोल्पाबाट भन्नु लेख्नु भएको छ असफल ग्रीष्माजीले पाछाबाङबाट लभली मनोजको एसएमएस आएको छ पाछाबाङ रोल्पाबाट भने अर्को साथी हुनुहुन्छ दुली तिनबाट ममताले पनि एसएमएस गर्नुभएको छ कार्यक्रमको यो बसाइमा राजेन्द्र गौतम सीता ओली र भावना गौतम हो भने लेख्नु भएको छ सल्यानबाट सल्यानको ढाका नामबाट एसएमएस गर्नुभएको छ साथीहरूले अर्को साथी बेरी मालिका नगरपालिका छ भुर जाजरकोटबाट प्रेम प्रज्वल ओलीको एसएमएस प्राप्त भएको छ भने सल्यान मूल खोला रमाइलो बस्तीदेखि दुर्गेश राणाले पनि सम्झनु भएको छ सम्पूर्ण साथीहरूलाई अर्को साथी सुर्खेतको काफलकोट तिनबाट देवेन्द्र बुढाको एसएमएस प्राप्त भएको छ अर्को एसएमएस अर्मासाद काँडाबाट रमिता खड्गाले पनि एसएमएस गर्नुभएको छ भने चोखाबाङ आठ चौरबाट प्रकाश ओली लभली कान्छोले सम्झिनु भएको छ सम्पूर्ण साथी सङ्गी आफन्तजनलाई त्यस्तै कफलेनी मुलखुला सल्लेनबाटै टेक राणाको पनि एसएमएस प्राप्त भएको छ यति बेला लक्ष्मी केसी र नेरा केसी हो सीमा एक रमाइलो बस्ती जाजरकोटबाट भने लेख्नु भएको छ दुवैजनाले धन्यवाद दुर्गा भवानी चाँद सल्यानबाट हुनुहुन्छ दिपक ओली चोखाबाङ हिलबाट सम्झिनु भएको छ अर्को साथी हुनुहुन्छ ममता विके काँडा साथ डालीबाङबाट एसएमएस गर्नुभएको छ भने अरमानव काँडादेखि रविना खड्गाको पनि एसएमएस प्राप्त भएको छ कार्यक्रमको व्यवसायमा अर्को एसएमएस म यति बेला हेर्दैछु कार्यक्रम मनोज सङ्गीतको यो बसाइमा तपाईँहरूका धेरै एसएमएसहरू डबल एसएमएस परेका छन् तपाईँले एकपटक एसएमएस गरिसक्नु भएको छ भने फेरि नदोहोऱ्याउँदा हुन्छ एउटा मात्र एसएमएस गरेपछि कार्यक्रममा काफी हुन्छ हिरालाल बिसी हुनुहुन्छ भोर जाजरकोटबाट विशेष गरी दिदीको लागि भनिदेख्नु भएको छ डोल्पाको पाछाबाङबाट उहाँले नाम लेख्नुभएको छैन अर्को साथी टेकराज बिसी सल्यानबाटै हुनुहुन्छ अर्को साथी हुनुहुन्छ चुनबाङ रुकुमबाट उपेन्द्र बिके उपेन्द्र भने चिन्नुहुने साथीसँगै सबैलाई सम्झेको छु भने लेख्नुहुन्छ सिमली दुईबाट मनकला बिसीको एसएमएस आएको छ भने सल्यानको गाउँबाट किशोर रोदनको पनि एसएमएस आएको छ कार्यक्रममा रूपा बिकी काँडा सात डालीबाङबाट त्यस्तै हुनुहुन्छ बिजी बाबु विश्वकर्मा कालागाउँ एक सल्यानको बस्तीबाट सम्झिनु भएको छ राधिका ओली चोखाबाङबाट त्यस्तै तिलक केसी रुकुमकोट रुकुमबाट एसएमएस गर्नुभएको छ भने अर्को साथी हुनुहुन्छ यति बेला काँडा साथबाट सुनिताको एसएमएस आएको छ अर्को साथी रुगा छ रुगा नौ दाङसुङबाट हुनुहुन्छ छविलाल पुन मलेसियामा जानुभएको दादा कृष्ण र दिदीलाई मैले धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ देवीराम खड्का हो अरमानौ कहाँ अरमानौबाट भनी लेख्नु भएको छ अर्को साथी भगवती रेग्मिर सीमा जाजरकोटबाट हुनुहुन्छ भने पाछाबाङबाट धेरै पटक एसएमएस आयो साथीको मूलखोला कफलिने सल्यानबाट सरिता बिसीले सम्झिनु भएको छ भने साथी हुनुहुन्छ नवीन राज हमाल घुरेटा सुर्खेतबाट त्यस्तै हरि सानो मगर बामे सल्यानबाट हुनुहुन्छ भने खारा नवजिबाङबाट निर्मला मुस्कानको पनि एसएमएस प्राप्त भएको छ हामी यति बेला सुन्दैछौँ गीत पुष्कल शर्मा र साथीहरूको आवाजमा सजिएको मुटु जलाइ जलाइ नाछोडा दिएर मोटो झालाई झालाई तिमी जेबा तिमीलाई मेरो त हौ नछोडा है हजुर मुटु जलाई जलाई म जिउन सक्दिनँ मुटु जलाई जलाई नछोड है मलाई पुष्कर शर्मा र विष्णुमाझीको आवाजमा सजिएको यो निकै नै मिठो लोको दोहोरी भाका राख्यौँ हामी कार्यक्रम अनुरोध सङ्गीतको व्यवसायमा यो गीतपछि कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत छ तपाईँलाई भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यो हो रेडियो भेरी एफएम एक सय थप आठ साथै W W W dot radio Bheri dot com मार्फत संसारैभरि एकैसाथ प्रसारण भइरहेको तपाईँको आफ्नै मनको कार्यक्रम अनुरोध सङ्गीत र यति बेला प्रविधिबाट खेमानन्द शर्माको दरिलो साथ मिलेको छ भने आवाजमा सुम सिजन तपाईँको एसएमएस शर्मा आवाज दिइरहेकी छु तपाईँ पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने एसएमएस गर्नुहोला अन्ठानब्बे छ छयासी शून्य नौ चार तेइस यो नम्बरमा नेपालका साथीहरूले भने विदेशमा रहनुभएको साथीहरूले पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने यदि रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुन्छ जसको लागि रेडियो सानैभरिको लाइक पेज छ Facebook dot com slash radio सानो फेरि रुकुम लेखिएको त्यसैमा एउटा स्ट्याटस छ त्यसैको कमेन्ट बक्समा गएर आफ्नो सन्देश छोडिदिनुहोला र म लाग्दैछु कार्यक्रममा तपाईँहरूका फेसबुक एसएमएसहरूतर्फ यति बेला भने नमस्ते ह्याप्पी दिपावली लेख्नु भएको छ thank you same to you आफ्नो नाम लेख्नु भएको छ उहाँले तेज लाइट पुन हो मेरो नाम रुघा तिन बिमैचा मेरो घर पर्छ र अहिले पनि म कतारमा छु मेरो घरमा बस्नुहुने मेरो आमा बुवा अनि दाइ टेकराज पुन हिम शिखर पुन गमला पुन खिमा पुन बिमला पुन लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूको लागि र मेरो घर परिवार आमा बुवा सबैलाई सम्झेको छु लेख्नु भएको छ अर्को स्मेज नमस्ते म प्रेम बहादुर विकास नेपाली मेरो ठेगाना मानपुर रमाइलो गाउँ हो र हाल भने म महासागर दक्षिण भारत गोवामा छु भने लेख्नु भएको छ मेरो घरमा बस्नुभएको सम्पूर्ण घर परिवार मेरो दाइ भाउजू लगायत सबैलाई मेरो आमा बुवा मेरो भाइ बहिनी सबैलाई सम्झेको छु म टाढा भए पनि सम्झिरहेको छु हरपल सम्झिन्छु दिपावली पनि आउँदैछ नि है म शुभकामना दिन चाहन्छु भन्ने लेख्नु भएको छ धन्यवाद तपाईँहरूलाई एसएमएसको लागि पुन मगर चुनबाङ आठ सिमचोर रुकुमबाट हुनुहुन्छ उहाँको घर हो सिमचोर रुकुममा अहिले भने साउदी अरबमा हुनुहुन्छ यसै कार्यक्रमबाटै म यहाँ आरामै रहेको जानकारी गराउँछु मेरो सम्पूर्ण घर परिवार गाउँ घरमा रहेका दाजुभाइ दिदीबहिनी आफन्त इष्ट आफन्तजन इष्ट मित्र सबैलाई सम्झेको छु मैले मेरो भाइ बहिनीलाई नानो माया पनि लेख्नु भएको छ अर्को समेस कार्यक्रम सञ्चालिका दिज्यू र नमस्कार गरेँ भन्नुहुन्छ मेरो नाम अनिल कुमार गहतराज हो खारासा जिबाङमा पर्छ मेरो घर हाल भने म मलेसियाको जोहारमा छु भन्नुहुन्छ यसो गीत मार्फत मेरो सम्पूर्ण घर परिवार छरछिमेक इष्टमित्र लगायत मेरो घरमा बस्नुभएको आमा छोरा छोरी र श्रीमती लगायत मलाई मलाई चिन्नुहुने मलाई अनिल कुमार भन्ने चिन्नुहुने सम्पूर्ण साथीलाई धेरै धेरै सम्झेको छु र सानेबेरी एफएमलाई पनि एकदमै सम्झेको छु भन्नुहुन्छ नमस्ते म तुफान बुढामगर काँडा साथ डालीबाङ हो मेरो घर हाल भनी म मलेसियाबाट हो मेरो घरमा बस्नुहुने मेरो आमा बुवा दाजुभाइ दिदीबहिनी इष्टमित्र लगायत मेरो प्यारो छोरा छोरी बिबिका अनि रेडियो सानेभेरलाई मैले एकदमै सम्झेको छु म यहाँ आएको छ महिना भयो भनिदेख्नु भएको छ र म यहाँ आरामै रहेको जानकारी गराउँछु मेरो घरसम्म घर परिवार पनि आरामै हुनुहुन्छ होला भन्ने विश्वास लिएको छु भन्नुहुन्छ धन्यवाद तपाईँलाई एसएमएसको लागि नमस्ते म गणेश खड्का पोखरा दुई रुकुम मेरो घर हाल भने मलेसियाको मलेसियाको कलालम्पुरमा छु रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई नमस्कार छ भन्नुहुन्छ त्यस्तै घरमा बस्नुहुने मेरो आमा बुवा भाइ बहिनी प्यारे छोरी र मेरो जीवनसाथीलाई धेरै धेरै माया धेरै धेरै सम्झेको छु सबै सबैलाई सम्झेको छु म आरामै छु तपाईँहरू पनि आरामै हुनुहोला स्वास्थ्यको ख्याल गर्नुहोला भन्ने लेख्नुभएको छ नमस्ते म राजन देवकुट्टा झुला छ फेरा रमाइलो बस्ती हो मेरो घर हाल भने म दुबईमा छु भनी लेख्नु भएको छ त्यस्तै घर परिवार इष्टमित्र छरछिमेक साथीसँगै सबैलाई सम्झिनु भएको छ राजन देवकोटाले राजकुमार ओली मलेसियादेखि हो दिपावलीको सबैलाई शुभकामना बिरान मुलुकबाट लेख्नु भएको छ मेरो घरमा बस्नुहुने घर परिवार इष्टमित्र सबैलाई सम्झेको छु मेरो घर सिमली तिन फुक्रुमा पर्छ मेरो नाम राजकुमार ओली भने लेख्नु भएको छ धन्यवाद तपाईँलाई पनि सुन्दर एसएमएसको लागि लालबहादुर ओली हो हाल मलेसियाबाट मेरो घर रुकुमखारा नवजिबाङमा पर्छ भनी लेख्नुभएको छ लालबहादुरजीले मेरो घर परिवार मेरो माइती परिवार मेरो माउली परिवार साथी सङ्गी सबैलाई यो बिरानो मुलुकबाट मैले हर पल सम्झिन्छु हर दिन सम्झिन्छु सबैलाई नमस्कार छ म त आरामै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने खबर पुर्याउनु भएको छ धनीराम बुढा घर मेरो रुकुम छलाखदी नौमा पर्छ र हाल भने बिरानो बस्ती दुबईमा छु दुबईको युएईमा छु भनी लेख्नु भएको छ त्यस्तै लेख्नुभएको छ देश तथा विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपाली जनमनहरूमा तिहारको धेरै धेरै शुभकामना छ म त आरामै छु मेरो घरमा बस्नुभएको सम्पूर्ण घर परिवार पनि आरामै हुनुहोला भन्ने मैले आशा लिएको छु तिहार राम्रोसँग मनाउनुहोला म त आउन पाउँदिनँ होला भन्ने लेख्नुभएको छ अर्को एसएमएस मनोज बिके विकल्प बामे छ सल्यान हो हाल भने भारतको लखनऊदेखि हो घरमा रहनु भने मेरो आमा बुवा प्यारे दिपा छोरी प्रवेशिका छोरा प्रवेश र दाजु भाउजू विकास र मलाई सबै मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मैले सबैलाई सम्झेको छु रेडियोमा कार्यरत सम्पूर्ण साथीहरूलाई पनि मैले सम्झेको छु भने लेख्नु भएको छ अर्को समेश टिकाराम ओली हो मेरो घर मेरो घर कुमखोला गाउँ तिन बालुखोरीमा पर्छ हाल भने म मलेसियाको क्वालालामपुरमा छु भने लेख्नु भएको छ सर्वप्रथम त तिहारको शुभकामना र मेरो घरमा बस्नुहुने मेरो आमा बुबा भाइ बहिनी छोराछोरी फुपू फुपाजु मामा माइज्यू माइती परिवार माउली परिवार सबैलाई सम्झेको छु मैले म त आरामै छु स्वास्थ्यमा ख्याल गर्नुहोला राम्रोसँग बस्नुहोला भनी लेख्नु भएको छ अर्को मिस हाल दोहा कतारमा बस्छु मेरो घर रुकुमकोल नगोर्खानीमा पर्छ मेरो घर सूर्य कुमार पुनमगर हो भनी लेख्नु भएको छ मेरो घर परिवार मेरो माइती परिवार मेरो माउली परिवार सबैलाई सम्झेको छु मेरो आ, मेरो गाउँघरका साथीहरूलाई पनि मैले एकदमै सम्झेको छु मिठो माया छ भनी लेख्नु भएको छ नमस्ते मेरो नाम गोपाल ओली चिन्तित नुवाकोट रुकुम हाल मलेसियादेखि सर्वप्रथम त आउँदै गरेको दीपावलीको पावन अवसरमा सबै रेडियो एफएम परिवार लगायत मेरो सम्पूर्ण साथी अनि सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्न चाहन्छु मेरो घर परिवार अनि मेरो प्यारा प्यारा साथीहरूमा म यहाँ आरामै रहेको जानकारी गराउन चाहन्छु नजिकै आउँदा गरेको दिपावलीको फेरि पनि शुभकामना छ राम्रोसँग होला देउसी भैलो खेल्नुहोला रमाइलो होला दुई दिन बाँच्ने जिन्दगी भनी लेख्नु भएको छ अर्को एसएमएस टिकाराम पूर्ण गरेर चिन्तित हो मेरो ठेगाना सादा फलाटीहरू रुकुममा पर्छ हाल भने म मलेसियाको कोलालम्पुरमा छु भनी लेख्नु भएको छ र कार्यक्रम सञ्चालिका दिज्यू र प्राविधिक दललाई नमस्कार गरेँ भनौँ हाम्रो पनि नमस्कार छ हजुरलाई कार्यक्रम मैले नियमित सुन्ने गर्छु र आज मैले एउटा सन्देश लेखेको छु घरमा बस्नुहुने आदरणीय आमा बुवा दाजु भाउजू परदेशी आमा बुवा दाजु भाउजूमा प्रदेशीय छोराको तर्फबाट सेवा ढोक्छ मेरो भाइ बहिनीहरूलाई मिठो माया छ मेरो दाजु भाउजू सबैलाई सम्झेको छु मैले मेरो मेरो माइती परिवार मेरो माउली परिवार मेरो छर छिमेक मेरो इष्टमित्र सबै सबैलाई सम्झेको छु म त आरामै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने लेख्नु भएको छ र अन्त्यमा आफ्नो प्यारीलाई पनि सम्झिनु भएको छ विशेष रूपमा र रेडियो सानो भेरी सुनेर बस्नुभएका सम्पूर्ण श्रोता त्यस्तै रेडियो सानो भेरी एफएमलाई पनि मैले धेरै धेरै सम्झेको छु भन्नु छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि गिरिराज रेउली सल्यानको कजेरीदेखि हाल भने मलेसियामा छु म सल्यानको कजेरीमा बस्नुहुने मेरो आमा बुवा दाई दाई भाउजूहरू मेरो साथीहरू सबैलाई सम्झेको छु साथीहरूको नाम मैले अहिले लेख्न भ्याइनँ सम्पूर्ण साथीहरूलाई मैले यदेखि जेठसम्मका मेरो सम्पूर्ण साथीलाई विशेष विशेष रूपमा सम्झेको छु माया मारेको छैन माया उस्तै टाढा भए पनि भन्ने लेख्नु भएको छ अर्को होस् समेश विषमदेवको टा मायाको सागर मेरो घर झुला मेरो घर झुला रुकुममा पर्छ हाल भने म मलेसियामा छु मेरो घरमा बस्नुभएको मेरो आमा बुवा त्यस्तै गरी मेरो परिवार मेरो बहिनी राधालाई धेरै धेरै सम्झेको छु दुलीमा बस्नुहुने मामाहरूलाई पनि मैले धेरै धेरै सम्झेको छु भने लेख्नु भएको छ धन्यवाद तपाईँलाई पनि यो एसएमएसको लागि नमस्ते म सुनिल राणा दोहा कतारबाट अहिले बजिरहेको गीत म तपाईँ म मेरो बामे छ पोखरामा बस्नुहुने सल्यालमा बस्नुहुने मेरो घर परिवारलाई म आरामै रहेको जानकारी गराउँदै बस्ने गीत पनि म समर्पण गर्न चाहन्छु साथै रेडियो परिवार लगायत सम्पूर्ण नेपालीहरूमा आउँदै गएको दिपावलीको धेरै धेरै शुभकामना पनि म व्यक्त गर्न चाहन्छु भन्ने लेख्नु भएको छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि हामी यति बेला भने गीत सुन्दैछौँ चलचित्र हिम्मत टू मेरो कल्पनामा आज एउटी परी थाहा छैन खै कुन स्वर्गबाट झरी मेरो कल्पनामा आज एउटी परी थाहा छैन खै कुन स्वर्गबाट झरी रूप छ रङ्ग मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको बासो सागरलाई मोती दिन्छे हो फुललाई दिन्छे सागरलाई मोती दिन्छे हावालाई दिन्छे चञ्चलता जुनलाई ज्योति दिन्छे सुर्खेत रानी हो लाली बिहान मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मैले त्यही भएर मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको दिन्छे मधुर स्वर मयुरलाई नाच दिन्छे हो कोइलीलाई दिन्छे मधुर स्वर मयुरलाई नाच दिन्छे मायाले मस्त मौसमलाई मोहनी मात दिन्छे यो बल्की झरी हो रुकी नगरी हो साँच्चै सुन्दरी हो हजुर मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको दिपक लिम्बूको आवाजमा सजिएको चलचित्र हिम्मत टुबाट राख्यौँ हामीले यो गीत हामी कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत गर्छौँ हामी अनुरोध सङ्गीतको यो बसाइमा छौँ हामी आउँछौँ हरेक हप्ताको सातै दिन दिउँसो सभा तिन बजीबाट चार बजीसम्म रेडियो सानै फेरि एफएम एक सय थोप्लो आठ साथै internet online W W W dot radio Sanobheri dot com मार्फत संसारैभरि हामीलाई सुनिरहनु भएको छ यति बेला प्रविधिमा हुनुहुन्छ खिमानन्द शर्मा तपाईँहरूको साथमा छौँ हामी निकै नै रमाइलो छ व्यवसाय तपाईँ पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने एसएमएस गर्नुहोला नेपालको साथीहरूले अन्ठानब्बे छ सयासी शून्य नौ चार तेइसमा भने प्रदेशमा रहनुभएको साथीहरूले एउटा लाइक पेजमा चाहिँ एउटा राखेको छ status Facebook dot com slash radio सानागरी रुकुम लेखिएको लाइक पेजमा गएर तपाईँ लाइक गर्नुभयो भने त्यहाँ एउटा लाइक पेज एउटा इटाराज राखिएको छ त्यसमा चाहिँ तपाईँ आफ्ना सन्देशहरू छोड्न सक्नुहुनेछ लाग्छ म फेरि पनि फेसबुक एसएमएसहरूतर्फ नै लेख्नु भएको छ नमस्ते म गणेश बुढामागर हो धेरै जस्तो धेरै जस्तो मलाई गाउँमा चाहिँ गोर्खे भनेर बोलाउने गर्छन् र चिन्ने पनि गर्छन् मेरो घर सलापाखानो नाथिकार घरेलीमा पर्छ भनी लेख्नु भएको छ उहाँ अहिले चाहिँ कहाँ हुनुहुन्छ कुन देशमा हुनुहुन्छ त्यो चाहिँ उल्लेख गर्नुभएको छैन आगामी दिनहरूमा यदि एसएमएस गर्दै हुनुहुन्छ भने तपाईँले कुन देशमा हुनुहुन्छ त्यो पनि खुलाएर लेख्नुहोला सेलापाखा नौ नातिघाट घरेलीमा बस्नुहुने मेरो आमा बुवा मेरो घर परिवार सबैलाई सम्झेको छु मेरो आफन्तजनलाई म आरामै रहेको खबर पनि म पुर्याउन चाहन्छु भने लेख्नु भएको छ गणेशजीले अर्को एसएमएस नमस्ते तपाईँहरू सबैजनालाई मेरो नाम परशुराम पुन मगर हो मकमाचार तली गाउँ रुकुम पर्छ मेरो घर हाल भने म दोहा कतारमा छु भन्नुहुन्छ यस गीत मार्फत मेरो मकमा चारतली गाउँमा बस्नुहुने मेरो घर परिवार मेरो आफन्तजन मेरो सबै सबै परिवारलाई मैले सम्झेको छु मेरो साथीहरूलाई पनि मैले एकदमै सम्झेको छु र आउँदै गरेको दिपावलीको पनि सम्पूर्णलाई शुभकामना दिन चाहन्छु लेख्नु भएको छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि अर्को साथी हुनुहुन्छ शशिराम ओली रुकुम खोला गाउँ तिनी भालुखोरी हाल मलेसियादेखि घरमा रहने सबैलाई सम्झिनु भएको छ अर्को स्मेस दिल्ली खड्का प्यौघा सातकुल टिबाङ रुकुममा पर्छ मेरो घर हाल भनेमा गुवादेखि हो मेरो परिवारलाई म आरामै रहेको जानकारी गराउन चाहन्छु मेरो छरछिमेकी इष्टमित्र सबैलाई दिपावलीको शुभकामना सँगसँगै बिदा हुन्छु नमस्ते लेख्नु भएको छ अर्को स्मेस सुनिल रोका छिबाङ पाँच दोपाई रुकुमबाट हाल मलेसियाबाट हो मेरो घरमा बस्नुहुने सबै घर परिवारलाई चाहिँ म आरामै रहेको जानकारी गराउन चाहन्छु म आरामै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला राम्रोसँग बस्नुहोला भन्ने लेख्नु भएको छ अर्को एसएमएस हुनुहुन्छ नमस्कार म नरेन्द्र ओली हुनुहुन्छ दार्नाकोटमा पर्छ मेरो घर र मेरो घरमा बस्नुभएको सबैलाई मैले आरामै रहेको जानकारी पनि म गराउन चाहन्छु म त आरामै छु तपाईँहरू पनि राम्रोसँग बस्नुहोला तिहारको चाहिँ शुभकामना दिन चाहन्छु सम्पूर्ण नेपालीहरूमा भनेर लेख्नु भएको छ नरेन्द्र ओलीजीले धन्यवाद नरेन्द्रलाई पनि एसएमएसको लागि अर्को एसएमएस छ सौगात सङ्गीत साहित्य चिन्ता सुर्खेतबाट एसएमएस गर्नुभएको छ अर्को एसएमएस म हेर्दैछु उहाँले लेख्नुभएको छ हाल भने म मलेसियामा छु मेरो घर सल्यान भलचोर चार लेख गाउँमा पर्छ मेरो नाम दीपक बोहरा हो घरमा बस्नुभएको मेरो आमा बुवा दिदीहरूमा सेवा रोग छ भाइ बहिनीहरूमा न्यानो माया धेरै धेरै सम्झेको छु मैले मेरो साथीहरूलाई पनि मैले एकदमै सम्झेको छु माया मारेको छैन माया ताजै छ मनमा भनी लेख्नु भएको छ रुकुम खारा दुई रुकुम खारा दुई घर भई हाल मलेसियाबाट एसएमएस गर्नुभएको छ नवीन ओलीजीले घर घर परिवारलाई म आरामै रहेको खबर पुर्याउन चाहन्छु म आरामै छु राम्रोसँग बस्नुहोस् है भनी लेख्नु भएको छ कार्यक्रम पनि सुन्दैछु भनी उल्लेख गर्नुभएको छ अर्को एसएमएस हाल मलेसियादेखि हो मेरो घर भल्चोर तिन दुल्खका सल्यानमा पर्छ मेरो नाम पुरुषोत्तम रावत हो भन् लेख्नु भएको छ पुरुषोत्तमजीले धन्यवाद पुरुषोत्तम एसएमएसको लागि तपाईँलाई पनि बहादुर खड्का कुम महत कोर्जामा पर्छ हाल भने मलेसियामा छु म त्यस्तै गरी घर परिवार लगायत रोल्पामा बस्ने ससुराली परिवारलाई पनि म आरामै रहेको खबर पुर्याउन चाहन्छु भन् लेख्नु भएको छ अर्को एसएमएस म यति बेला हेर्दैछु लेख्नु भएको छ दिल्ली बहादुर बस्ने चिन्तित हो मेरो घर मेरो नाम मेरो घर चाहिँ सुर्खेतको रानीबास रहकुल तिनमा पर्छ अहिले भने म उहाँले चाहिँ लेख्नु भएको छैन अहिले कुन ठाउँमा हुनुहुन्छ यदि तपाईँले नेपालबाटै एसएमएस गर्नुभएको छ भने तपाईँले फेसबुकमा एसएमएस नलेख्नुहोला तपाईँले चाहिँ मोबाइलमा एसएमएस गर्नुहोला म तपाईँलाई फेरि पनि अनुरोध गर्छु फेसबुक भनेको विदेशका साथीहरूको लागि मात्रै हो है साथी तपाईँहरू यति बुझिदिनुहोला तपाईँले नेपालको साथीले चाहिँ मोबाइलमा एसएमएस गरिदिनुहोला रमेश ओली खारा सात जीवाङ हाल मलेसियाबाट घर परिवार लगायत प्यारे खिमा छोराछोरी लोकेन्द्र भूपेन्द्र सबैलाई सम्झेको छु र भनी लेख्नु भएको छ अर्को एसएमएस हुनुहुन्छ साउदी अरबबाट हो मेरो घर रोल्पा भाबाङ पाँचमा पर्छ मेरो परिवार लगायत मेरो छर छिमेकी मेरो सबैलाई म आरामै खबर पनि म पुर्याउन चाहन्छु म त सन्चै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला दस तिहार पनि आउँदैछ राम्रोसँग होला भनेर लेख्नु भएको छ नवीन खड्का हुनुहुन्छ सायद उहाँले पनि नेपालबाटै गर्नुभएको छ अर्को समेस भए त्यो बेला हेर्छु लेख्नु भएको छ उहाँले शुभ दिपावलीको आउँदै गरेको दिपावलीको सबैलाई शुभकामना छ सिमले तिन रुकुममा पर्छ मेरो घर हाल भने मलेसियादेखि हो मेरो नाम विवेक ओली मेरो घरमा बस्नुभएको मेरो सम्पूर्ण घर परिवार मेरो छर छिमेक इष्टमित्र सबैलाई सम्झेको छु म त आरामै छु आउँदै गरेको तिहार चाहिँ राम्रोसँग मनाउनु होला देउसी भैले पनि राम्रोसँग खेल्नु होला भनी लेख्नु भएको छ धन्यवाद तपाईँलाई पनि यो एसएमएसको लागि हामी यति बेला पनि गीत सुन्नेतर्फ लाग्दैछौँ निकै नै मिठो गीत रहेको छ कस्तो बिस्तार साथीहरूको आवाजमा साजिएको गयो माया खेर भुल्न नै सक्छु सायद हाम्रो भेट कहिल्यै हुन्न होला कहिल्यै हुन्न होला पवित्र गयो माया खेर कस्तो बिष्ट र साथीहरूको आवाजमा छ तुलसी घरतीको आवाजमा सजिएको यो गीत राख्यौँ हामीले राम विशाम साधकको दोस्रो गीत एल्बम हो यो निकै नै मिठो गीत रहेको छ निकै नै मिठा शब्दहरू लेख्नुहुन्छ विशाम साधकले यो गीतपछि हामी कार्यक्रममा फेरि पनि स्वागत गर्छौँ र हामी कार्यक्रमको अन्तिम अन्तिम बसाइमा पनि आएका छौँ अन्तिम चरणमा तपाईँको तपाईँले रोज्नु भएको एउटा गीत र साथीहरूका एसएमएसहरू अझै पनि बाँकी नै छन् लाग्दैछु म तपाईँहरूको मासमा मोबाइल एसएमएसहरूतिर नमस्ते म प्वाङ एकछिप खोलादेखि लाख माया पुन र पवित्रा पुन हो भनी लेख्नु भएको छ अर्को साथी मनिता रेग्मी जाजरकोटबाट हुनुहुन्छ भने जीवन कुमारी बिएम खोपिचार रुकुमबाट हुनुहुन्छ त्यस्तै अर्को साथीको एसएमएस पनि म यति बेला हेर्दैछु रिता थापा र रमन बेसी रुकुमकोट नौ रुमाल बाह्रबाट एसएमएस गर्नुभएको छ चोखाबाङ हिलदेखि सृजना केसीले पनि सम्झिनु भएको छ भने यो व्यवसायमा भैरव चिन्तन केसी र सीता केसीले एसएमएस गर्नुभएको छ थाला रेकर तिन जाजरी त्यस्तै टेक स्पन्दन हुनुहुन्छ थाला रेकर साथ जाजरी कोटबाट एसएमएस गर्नुभएको छ टेक स्पन्दनजीले अर्को एसएमएस म यति बेला हेर्छु रन्जिता थापा मायालु मुस्कान हो सुर्खेतको सिम्ताबाट भनी लेख्नु भएको छ टेकराज रसाइली झुला पाँच रुकुमबाट हुनुहुन्छ भने खारा छ खुम्चेरीबाट सरिता ओली र कल्पना बिएमको पनि एसएमएस प्राप्त भएको छ लक्ष्मी रेग्मी सीमा जाजरकोटबाट त्यस्तै पविता परियार प्रकृति मोर रुकुमबाट एसएमएस गर्नुभएको छ सल्यान मर्मबाट जीवन परियारले पनि सम्झिनु भएको छ भनेरको साथी दानाकोट आठ सल्यानदेखि उहाँले आफ्नो नाम लेख्नु भएको छैन मूलखोला एक सल्यानदेखि रमेश बिसीको एसएमएस प्राप्त भएको छ भने गीता पुन छिपखोलाबाट एसएमएस गर्नुभएको छ दिपक बिक सल्यानदेखि सालमा जाजरकोटबाट हुनुहुन्छ भने गोविन्द बिसी मूलखोलाबाट एसएमएस गर्नुभएको छ सालमा मझेरीदेखि तिलक खड्का हुनुहुन्छ जाजरकोटबाट अर्को एसएमएस पनि म यति बेला हेर्दैछु कार्यक्रमको यो बसाइमा हिमशिखर शाह सुकुमकोटबाट सम्झिनु भएको छ हिमशिखरले भने जुगा थापा चोर जाजरकोटबाट तुलबहादुर केसीको पनि एसएमएस प्राप्त भएको छ टेकराज डिस्ट्रिक छेत्री सल्यानको बस्तीबाट हुनुहुन्छ जगतिपुर जाजरकोटबाट तुलबहादुरको एसएमएस प्राप्त भएको छ जस्तै जाजरकोटबाटै अर्को साथी हुनुहुन्छ ढकाडाम सल्यानबाट अझै सफल मल्लले पनि सम्झिनु भएको छ भने बामे साथ किम्टा कुरा सल्यानदेखि तिलक सोनी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ यति बेला उहाँको नाम मैले हेर्दैछु लेख्नु भएको छ उहाँले सल्यानको कोटदेखि तिलक आरसी परिवर्तन हुनुहुन्छ नरेश थापाको सीमा दुई जाजरकोटबाट भन्ने लेख्नु भएको छ नरेशजीले अर्को साथी एनबी समर्पण मल्ल भलचोर सल्यानबाट हुनुहुन्छ भने मोरुबाट सङ्गीता मगरको एसएमएस प्राप्त भएको छ अर्को साथी हुनुहुन्छ यति बेला उहाँको नाम पनि म हेर्दैछु झर्नाचन्द अर्पण सल्यानबाट हुनुहुन्छ भने ढाकाडामदेखि निराजन बस्नेत हुनुहुन्छ ढाकाडाम सल्यानबाट सम्झिनु भएको छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि अर्को एसएमएस म यति बेला हेर्छु सेलापाखा दुई भुरुङ्गाबाट निर्मला थापा घायल हुनुहुन्छ भने विष्णुको एसएमएस प्राप्त भएको छ डम्बर हुनुहुन्छ सल्यानबाट त्यस्तै निर्मला थापाले पनि एसएमएस गर्नुभएको छ मुरु तिन मुरु नौ बारिखादेखि देविका र पविताको एसएमएस प्राप्त भएको छ त्यस्तै अर्को एसएमएस पनि म यति बेला हेर्दैछु उहाँको नाम रहेको छ अर्को साथी हुनुहुन्छ यति बेला भएको छ शिवराज दैलोरा बाङसल्यानदेखि महेन्द्र केसी समर्पण हो भन्नुहुन्छ दुलीपासबाट मोहन दुखीको एसएमएस प्राप्त भएको छ भने अमिन शर्मा रुकुमको नुवाकोट साथबाट सम्झिनु भएको छ ढाकाडाम आठ मलिबाङ सल्यानबाट बिन्दु चन्दको एसएमएस प्राप्त भएको छ त्यस्तै सिमली खोलादेखि सपनाको एसएमएस पनि आएको छ जाजरकोटबाट नौ पुरानो ठाँटीदेखि दिपक शाहीको एसएमएस प्राप्त भएको छ भने यो बसाइमा नौदेखि उहाँको डबल एसएमएस आएको छ अर्को साथी हुनुहुन्छ प्रेम सिंह हो जाजरकोटबाट भन्नुहुन्छ प्रेमजीले दिपक परियार अर्माबाट हुनुहुन्छ त्यस्तै गरेर का कालागाउँ आर्टदेखि मानवीरको एसएमएस प्राप्त भएको छ अर्को साथी हुनुहुन्छ ढकाडाम सल्यानबाटै लक्ष्मण शाहीले पनि एसएमएस गर्नुभएको छ भने सल्यानको ढकाडामदेखि नै प्रमिला ओली विशेष गरी उहाँले बीलाई सम्झिनु भएको छ जाजरकोटदेखि मोतीलाल जैसी हुनुहुन्छ भने अर्को साथी सपना बस्नेत भलसोर नाउला सल्लिनबाट हुनुहुन्छ त्यस्तै अर्को एसएमएस पनि म यहाँनिर हेर्दैछु सरिता थापा हो भन्नुहुन्छ विशेष गरी पीलाई सम्झिनु भएको छ भने अर्को एसएमएस म यहाँनिर हेर्दैछु कार्यक्रमको यो बसाइमा आफ्नो नाम लेख्नुहुन्छ बसन्त आरसी हो लक्ष्मीपुर छ सल्यानबाट भन्नुहुन्छ त्यस्तै सल्यानबाटै प्रमिला शर्माको एसएमएस प्राप्त भएको छ भने सल्यानको जिमालीदेखि कुलबहादुर बेसीले पनि सम्झिनु भएको छ विपना पुन मगर मगमाबाट एसएमएस गर्नुभएको छ सल्यानको मर्मदेखि मिना राणाको पनि एसएमएस प्राप्त भएको छ धनकुमारी थापा हुनुहुन्छ कोटबारा सल्यानबाट भने अन्तिम साथी हुनुहुन्छ रोल्पाको इरिबाङबाट कुसुम मगर सबै सबैलाई धन्यवाद आजको यो श्रृङ्खलामा ज जसले एसएमएस गर्नुभयो तपाईँ सबैलाई धन्यवाद दिन्छु र एसएमएस गर्नुभयो तर पालो आएन तपाईँलाई पनि धन्यवाद तपाईँको एसएमएसको पालो भोलि आउनेछ भोलिको श्रृङ्खला पनि सुनेर बस्नुहोला आजको यो कार्यक्रम तपाईँलाई जस्तो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया छन् भने पनि लेखेर पठाउन सक्नुहुनेछ ठेगाना रहेको छ कार्यक्रम अनुरोध सङ्गीत रेडियो भेरी एफएम एक सय थप्लो आठ मेगा हर्ज मुस्टिकोर खलङ्गा मुस्टिकोर नगरपालिका एक खलङ्गा रुकुम यसै ठेगानामा पत्राचार गर्नुहोला हजुर यतिन्जेलसम्म हामीलाई रेडियोमा र अनलाइनमा सुनेर साथ दिनुहुने तपाईँहरू सबैलाई धन्यवाद अनि प्रविधिमा साथ दिनुहुने खेमानन्द शर्माप्रति पनि विशेष धन्यवाद एवं आभार प्रकट गर्दै भोलि फेरि तपाईँका एसबिएस र लिएर कार्यक्रममा भेट्ने बाछा गर्दै आजको श्रृङ्खलाबाट भने चलचित्र बिन्दा सुत्रीबाट कसले देखेर अप्सरालाई तिम्रो मेरो सपना भन्ने गीत छोड्दै म सिजन पनि बिदा हुन्छु नमस्ते यो धरतीमा तिमी नै हो सुन्दरी मलाई सबै